प्रतिबिम्ब आफूले चाहे जस्तो संसार बदलिने भए मान्छेको कुरा र व्यवहार बदलिने भए आफूले चाहे जस्तो संसार बदलिने भए मान्छेको कुरा र व्यवहार बदलिने भए कति धेरै चेहराहरू नाङ्गिन्थे होला यहाँ कति धेरै चेहराहरू नाङ्गिन्थे होला यहाँ मन बदलिए जस्तो अनुहार पनि बदलिने भए मन बदलिए जस्तो अनुहार पनि बदलिने भए कति धेरै चेहराहरू नाङ्गिन्थे होला नेहा मन बदलिए जस्तो अनुहार पनि बदलिने भए आहा यिनै चोटिला मुक्त खरफबाट आजको बिम्ब प्रतिविम्बको उठान गरेका छौ यी चोटिला पोटिला मुक्त खरफ हुन् मुक्तकार रोजा मुक्तकार सुनिल अधिकारीजीका सुनिलजीका यिनै चोटिला पोटिला मुक्त हरफबाट आजको बिम्ब प्रतिविम्बको उठान गरेका छौं यो छिपिदो छिपिदो रातमा कार्यक्रम बिम्ब प्रतिविम्बको पर्खाईमा बस्नुभएका सम्पूर्ण मुक्तकिला मनहरूमा प्राविधिक साथी देवकी भण्डारी र म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछौ सांगीतिक स्वागत अभिवादन गर्दछौं मतलबी छौं हामी सबै यो सारा जगत स्वार्थी छ मतलबी छौ हामी सबै यो सारा जगत स्वार्थी छ पूजाले मात्रै प्रसन्न नहुने देउतै फगत स्वार्थी छ लिएको सास नछोडेसम्म अर्को सास त पाइन्न लिएको सास नछोडेसम्म अर्को सास त पाइन्न कति अनौठो आफ्नै हाड मासु रगत स्वार्थी छ कति अनौठो हेर आफ्नै हाड मासु रगत स्वार्थी छ यो दुनियाँ यस्तो स्वार्थी छ र त मुक्तकार सुनिल अधिकारी यति चोटिला पोटिला मुक्तक लेख्नुहुन्छ रोजा मुक्तकार सुनिल अधिकारी आजको बिम्ब प्रतिविम्बको पुरै बसाईमा हुनुहुन्छ आजको बिम्ब प्रतिविम्बको पुरै बसाईलाई पुग्ने सातु सामल उहाँसित छ उहाँले नै लिएर आउनु भएको छ र यतिखेर मुक्तकार सुनिल अधिकारीजी पनि रेडियो नेपालको स्टुडियोमा हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बमा हुनुहुन्छ सुनिलजी मैले मुक्त किलो स्वागत गरे धन्यवाद रमेश सर सुनिल अधिकारलाई चिनेको मुक्तकारै भनेर चिनेको हो मैले पनि कविको रूपमा रेडियो नेपालको आँगन टेक्नु भएको छ रेडियो रेडियो पटक आउनु भएको त होइन नि आफ्नै परिचयमा रेडियो छिरेको चाहिँ आज पहिलो पटक हुँ तर योभन्दा अगाडि सानै बेलादेखि रेडियो नछिरेको चाहिँ होइन रेडियो चाहिँ छिरिरहेका थिएँ कति वर्षको उमेरमा आउनु भएको थियो रेडियो अहिले ठ्याक्कै त थाहा छैन तर कलाकारको छोराको नाताले म मम्मीसँग चाहिँ सायद पाँच सात पटकै आयो होला रेडियोमा कति वर्षको उमेरमा आउनु भएको धमिलो धमिलो सम्झना केही छ धमिलो सम्झना त छैन तर धेरै पछि धेरै वर्ष पछिको अन्तराल पछि चाहिँ लगभग चार पाँच वर्ष अगाडि चाहिँ छिरेको हुँ त्योभन्दा अगाडि चाहिँ छिरेको साथ त्यति सानो बच्चामा पनि आउनुभएको थियो आमासित त्यो बेला चाहिँ त्यति साह्रो आइएन उहाँको चाहिँ कार्यक्षेत्र चाहिँ सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर भएको भएर उतै बढी चाहिँ लागियो उतै चाहिँ धेरै पटक गइयो तर रेडियो नेपाल चाहिँ थोरै मात्रै छिरियो यहाँको आमा सुभद्रा अधिकारी वरिष्ठ कलाकार हुनुहुन्छ रेडियो नाटक पनि त खेल्नुभयो होला नि आमाले त्यतिखेर आउनु भएन रेडियो नाटक पनि खेल्नु त भएको थियो धेरै नाटकहरूमा हुनुहुन्थ्यो उहाँ तर त्यो बेलामा आउने सौभाग्य जुरेन भनौँ सायद अलिक ठुलो ठुलो भएपछि चाहिँ अब उहाँ जाँदा जाँदा पनि पुर्याइदिनु पर्ने हुन्थ्यो र सँगैसँगै हिँड्ने चाहिँ धेरै अवसर मिल्यो त्योभन्दा अगाडि आफै पनि अब एउटा विद्यार्थी एउटा स्कुल पढ्ने केटाकेटीको नाताले चाहिँ छुट्टीमा मात्रै सँगै हिँड्ने चाहिँ अवसर जुट्थ्यो ठिकै छ यस्ता व्यवहारिक घरासी कुराहरू पनि गर्दाखेरि घराना कस्तो भन्ने कुराको पनि ज्ञात होस् भनेर मैले यो पुरानो कुरा कोट्याएको हुँ अब मुक्त क्रमशः क्रमशः सुन्दै जाउँ मुक्तक धेरै छन् हजुर आजको बसाइमा कुराकानी भन्दा पनि तपाईँको एकल मुक्तक वाचन जस्तो हुन्छ ल सुन्दै जाउँ पहिलो मुक्तक बोल्दैछु बाँचुन्जेल सुख शैल मोज मजा गरेपछि लौरो बिर्सने बानी छ सबको खोला तरेपछि बाँचुन्जेल सुख सयल मोज मज्जा गरेपछि लौरो बिर्सने बानी छ सबको खोला तरेपछि माटो चिहानको हातमा लिएर सोच्दैछु म कहाँ जान्छ होला त्यो घमण्ड मान्छे मरेपछि कहाँ जान्छ होला त्यो घमण्ड मान्छे मरेपछि सुन्दै जाउँ बाँच्न त सबै बाँच्छन् तर जीवन कस्तो होस् काँडा बीच पनि मुस्कुराउने फूल जस्तो होस् सुन्दर बाँच्न त सबै बाँच्छन् तर जीवन कस्तो होस् काँडा बीच पनि मुस्कुराउने फूल जस्तो होस् जिउने कला जानेको छ जसले त्यो मरे पनि जिउने कला जानेको छ जसले त्यो मरे पनि मृत्युलाई पनि होस् अफसोस मृत्यु यस्तो होस् अन्तिम पङ्क्ति फेरि दोहोऱ्याउनुहोस् त जिउने कला जानेको छ जसले त्यो मरे पनि मृत्युलाई पनि होस् अफसोस मृत्यु यस्तो होस् मृत्युलाई पनि होस् अफसोस अफसोस मृत्यु यस्तो होस् सुन्दै जाउँ चिरा परेको छ यो मन बाहिर खुसी झल्किए पनि धुवा बाहिर देखिन्न कतै भित्र मन सल्किए पनि पारखी मन चाहिन्छ हिरा र किरा चिन्नलाई यो जस्तो त्यो मन नहोला जति सुकै टल्किए पनि अन्तिम लाइनलाई दोहोऱ्याउनु भयो भने अझ राम्रो सुनिन्छ नि हजुर मुक्तक निकै चोटिला पोटिला लेख्नुहुन्छ अक्षरमा पढ्दाखेरि जति मजा आउँछ यो वाचन कला पनि त्यस्तै भइदियो भने त सुनमा सुगन्ध हुन्छ नि सुनिलजी हजुर त्यो पनि हो यो वाचन कला अलि सिक्दैछु भन्नु पर्यो <laughs> मुक्तक लेखन थाल्नुभएको कति भयो मैले औपचारिक रूपमा भनौँ भने मुक्तक लेख थालेको चाहिँ फेसबुक खोलेदेखिको लगभग चार वर्ष अगाडिदेखि मात्रै हुँ फेसबुकमा भर्ना हुनुभएको कति सालमा दुई हजार सन् दुई हजार तेह्रमा हो तेह्रमा हजुर त्योभन्दा अगाडि चाहिँ लेख्न त लेख्थेँ तर आफै कापीमा लेख्थे हजुर कापीमा लेख्थेँ सिरानीमा राख्थेँ त्यसैमा सीमित थिएँ त्यसै त्यही संसारमा रमा थिएँ त्यसैमा खुसी पनि थिएँ जबदेखि यो फेसबुकमा फेसबुक खोले फेसबुक खोले त्यसपछि चाहिँ फेसबुकमा लेख्न थालेँ फेसबुक आफैले खोल्नु भयो कि छोराले होइन यो फेसबुक मलाई मेरो छोराले खोलिदिएको हो यो टेक्निकल कुरामा भनौँ आजकलका केटाकेटीहरू चाहिँ हामीभन्दा धेरै अगाडि छन् ऊ त्यति बेलै फेसबुक फेसबुक भन्थ्यो म त बुझ्दिन थिएँ फेसबुक भन्ने के हो भन्ने कुरो पनि बुझ्दिन थिएँ अनि खाना खानु बोलाउँदाखेरि पनि आउनलाई गाह्रो मान्थ्यो अनि के गर्दो रहेछ भने म पछाडि बसेर उभिएर हेरिरहन्थेँ अनि उसले त्यहाँ चलेको कुराकानी गरेको ओरेको सबै देख्दाखेरि अचम्म लाग्थ्यो मलाई के गर्दो रहेछ यो भन्ने लाग्थ्यो अनि त्यही कुरा बुझेपछि अनि मेरो पनि बनाइदियो नि त ल भने उसले बनाइदियो बनाएर जब म यो दुनियाँभित्र छिरेँ म चाहिँ बिल्कुलै एउटा अनौठो जादुमय संसारमा छिरेको जस्तो आफूलाई अनुभव भयो त्यसमा पहिलाको सुनिल र पछिको सुनिलै फरक भयो धेरै धेरै फरक भयो धेरै फरक भयो अब फरक त कतिसम्म भनौँ भने अब छोरो चाहिँ मलाई बोलाउन आउँछ <laughs> अरू बेला म छोरोलाई बोलाउन जान्थेँ खाना खानालाई अब छोरो मलाई पर्खेर बस्छ छोरो पछाडि बसेर उभिएर मैले गरेको कामहरू हेरेर बस्छ यतिसम्म फरक भयो हजुर हजुर हजुर तिम्रा प्रेमी भावहरू मेरा हरेक गीतहरूमा लेख्ने गर्छु तिम्रा प्रेमी भावहरू मेरा हरेक गीतहरूमा लेख्ने गर्छु हाँसो खुसी मेरो जिन्दगीको सह तिमी भित्रै देख्ने गर्छु हाँसेकी छु बेहोसीमा पनि बाँचेकी छु तिम्रै नाम जपी नदुखोस् भो पुरानो घाउ तिम्रै मायाको रापले सिक्ने गर्छु तिम्रै मायाको रापले सिक्ने गर्छु मुक्तकमा सुमधुर गीत सङ्गीतको फ्युजन विगत डेढ दशकदेखि रेडियो नेपालको मुक्तकिलो तरंग कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब सुनिलजी हामीले यो कार्यक्रम बिम्ब प्रतिबिम्ब आरम्भ गरेको दुई हजार अन्ठाउन्न सालदेखि हो हामीले डेढ दशकको यात्रा तय गरिसकेका छौँ यही रेडियो नेपालको कार्यक्रम बिम्ब प्रतिबिम्ब रेडियो मार्फत सुनेर धेरै मुक्त किला साथीहरूले आकार पनि लिइसक्नु भएको छ तपाईँ अहिले यो फेसबुकको दुनियाँबाट यता मुक्तकतिर लसिनु भएको छ बिम्ब प्रतिबिम्बको शैली शिल्प भनेको मुक्तक भन्दै जाने र त्यही मुक्तकको भावना वरिपरिका धुनहरू मिल्यो भने पाइयो भने चुटुक्क मिसाउने चलन हो हाम्रो हजुर धुनलाई जोडौ न अब सुख थोरै दुःख धेरै जीवनमा चाखेको छु मैले देव अझै अरू दुःख देउता भाकेको छु मैले सुख थोरै दुःख धेरै जीवनमा चाखेको छु मैले देव अझै अरू दुःख देउता भाकेको छु मैले सबै भोगी सिद्ध्याए जिउनुको अर्थ रहन्न सबै भोगी सिद्ध्याए जिउनुको अर्थ रहन्न बाँच्नलाई केही दुःख बाँकी राखेको छु मैले बाँच्नलाई केही दुःख भगिराखेको छु जिन्दगीको पाना भरी सुख जिन्दगीको पाना भरी सुख भेटिँदैन जिन्दगीको पानाभरि सुख भेटिँदैन सुनिलजीले मुक्तक भने जस्तै सुमधुर गला हामीले चुटुक्क खोजेर मिसाएका छौँ फतेमालले साह्रै मिठो गला दिनुभएको छ नारायण गोपालले सङ्गीत भर्नुभएको हो भैरवनाथ रिमाल कदमले लेख्नुभएका सुललित हरफ हुन् राजको बिम्ब प्रतिविम्बको पुरै बसाईमा हुनुहुन्छ मुक्तकार सुनिल अधिकारी फेसबुक आएपछि मुक्तकतिर लाग्नुभयो होइन पहिलो मुक्तक फेसबुकमै भयो होला पहिलो मुक्तक मैले सबभन्दा पहिले त त्यहाँ अरूहरूले लेख्नु भएको पढे त्योभन्दा अगाडि त मुक्तक त्यो फर्मेटमा लेखिन्छ भन्नेसम्म पनि मलाई थाहा थिएन मुक्तक लेखिन्थ्यो तर उहिले मधुपर्क नयाँ सन्देश आदि पत्रिकाहरूमा पढ्दै आएको मुक्तकको अनुसार लेखिन्थ्यो कुनै सात लाइन पनि लेखिन्थ्यो कुनै आठ लाइन बाह्र लाइनको पनि मुक्तक भनेर लेखेको पढिन्थ्यो र त्यही अनुसार लेख्ने पनि कोसिस गरिन्थ्यो आफूले गरेको थिएँ जब फेसबुकमा म आएँ त्यहाँ एउटा मुक्तक सम्बन्धीको एउटा चाहिँ समूह थियो मुक्तक मनोहर भन्ने भाग्यवश म त्यहाँ जोडिन पुगेँ कसले जोड्यो त अहिले मैले बिर्सेँ तर त्यहाँ जोडिन पुगेँ त्यहाँ मुक्तक मात्रै लेखिँदो रहेछ मुक्तकै बारेमा मात्रै कुराकानी हुँदो रहेछ त्यहाँ पढ्दै बुझ्दै पढ्दै बुझ्दै जाँदाखेरि मलाई असाध्यै मुक्तक ले चाहिँ असाध्य तानेहरू मुक्त चाहिँ अब आजकल यसरी लेखिँदो रहेछ भन्ने कुरो मैले बुझेँ शैली शिल्पको बारेमा त्यहाँबाट थाहा त्यहाँबाट थाहा पाएँ मैले यसको लागि चाहिँ म हाम्रो हुन त उमेरमा सानै हुनुहुन्छ तैपनि म उहाँलाई चाहिँ आफ्नो गुरु जस्तै ठान्छु विजय कुमार केसीजी हुनुहुन्छ उहाँलाई चाहिँ म धन्यवाद दिन चाहन्छु अहिले पनि उहाँले सुनिराख्नु भएको होला हजुर उहाँले पक्कै सुनिराख्नु भएको होला मैले सायद पहिलो मुक्तक लेखेर उहाँबाट अलिकति गाली पनि खाएको थिएँ र त्यो मुक्तक मैले उहाँले अमुक्तक भनेर हटाइ पनि दिनुभयो यदि त्यसलाई नगन्ने हो भने दोस्रो मुक्तकमा मैले जे लेखे त्यो मुक्तकलाई चाहिँ एउटा तिनो मेरो लागि चाहिँ त इतिहास जस्तै हो त्यो किन भन्दाखेरि त्यो मुक्तक सर्लक्क टिपेर आफ्नो कार्यक्रममा बजाउनु भएको थियो हाम्रो रमेश पौडेल सरज्यूले बिम्ब प्रति प्रतिबिम्ब भन्ने कार्यक्रम मैले सायद त्यही बेलामा पहिलो पटक सुनेको हुँ म रेडियोबाट अलि परै बस्ने मान्छे हुँ रेडियोबाट परे बस्थे भनेपछि तेह्र सालको कुराहरू छ यो हजुर हजुर तेह्र सालको कुरा हो बिम्ब प्रतिबिम्ब रमेश पौडेल भन्ने मैले नाम पहिलो पटक सुने उहाँले मलाई तपाईँको मुक्तक मैले सर्लक्क टिपेर मैले कार्यक्रममा बजाएँ है सुनेजी भन्नुभयो मेरो लागि त के थियो र त्यो त अब एउटा देउताको बोली जस्तै भएको थियो त्योभन्दा खुसीको कुरो त अरू मेरो लागि केही थिएन म एकदमै यति उत्साहित भएँ कि मुक्तक लेख्नमा चाहिँ साँच्चै भनौँ भने केही प्रतिशत हात हाम्रो रमेश पौडेल सरको पनि छ पक्कै पनि पहिले कोरे फेरि केरे पहिले कोरे फेरि केरे फेरि कोरे कोर्दै केरिरहे माथिदेखि तलसम्म कोर्दै केर्दै धेरैपल्ट हेरिरहे मथिङ्गलको ठेकीमा मदानी नै रह्यो मथिङ्गलको ठेकीमा मदानी नै रह्यो एउटा मुक्तक लेख्न घरिघरि कागज फेरिरहे एउटा मुक्तक लेख्न घरि घरि कागज फेरिरहे फेरि लेख्छन् फेरि केर्छन् कठै बिचरा भुपी सेर्छन् सुनिजीको यो मुक्तक पढ्दाखेरि ठ्याक्कै त्यो भूपीको कविताको झलक आयो यो यो मुक्त कसरी लेख्नुभयो म रमेश सरलाई एउटा प्रश्न गर्न चाहन्छु रमेश सरको मथिङ्गलमा मदानी घुम्यो कि घुमेन मजाले मजाले फनफनी पुरै नुहाउने नै निस्क्यो नि पहिले कोरे अनि केरे पहिले कोरे अनि केरे फेरि कोरे कोर्दै केरिरहे माथिदेखि तलसम्म कुर्दै केर्दै धेरैपल्ट हेरिरहे मथिङ्गलको ठेकीमा मदानी घुमि नै रह्यो एउटा मुक्तक लेख्न घरिघरि कागज फेरिरहे यो लेखनमा पुनर्लेखन गर्नुको आशय चाहिँ तपाईँको यो मुक्तकले दुरुस्त झल्काएको छ जति पुनर्लेखन गरियो एकपल्ट लेखिसकेपछि चट्टै देखाइहाल्ने भित्तामा टाँसिहाल्ने होइन कि मैले लेखेको कस्तो भयो त्यो चाहिँ हेर्नुपर्छ भन्ने सन्देश चाहिँ तपाईँको मुक्तकले बोलेको हो यसमा अर्को एउटा सानो कुरा पनि जोड्न चाहे यो मैले मुक्त यसमा प्रश्न उठाउनुको कारण के थियो भन्दाखेरि यो मेरो त्यो पहिलो मुक्तक थियो जुन रमेश सरले सर्लक्क उठाउनु भएको थियो पहिलो पटक मैले सर्लक्क उठाएको मुक्तक यही हो यही नै हो चार वर्ष अगाडि सरले यही बिम्ब प्रतिविम्बको कार्यक्रममा यो मुक्तक सर्लक्क उठाएर बोले है सुनिलजी भन्नुभएको थियो त्यो यही नै मुक्तक हो पहिले कोरे अनि केरे फेरि कोरे केर्दै केरिरहे माथिदेखि तलसम्म कोर्दै केर्दै धेरैपल्ट हेरिरहे मथिङ्गलको ठेकीमा मदानी घुमि नै रह्यो एउटा मुक्तक लेख्न घरि घरिघरि कागज फेरिरहे हो नि यही मुक्तक थियो त्यो त्यतिखेर यो सञ्जालमा केही राम्रा मुक्तकारहरू आफूसित चिन्जान नभए पनि कसैको सिर्जना राम्रो छ भने उहाँहरूको रचनाहरू म सङ्कलन गर्थेँ र उहाँहरूलाई पूर्व सूचना दिएर म्यासेज हालेर तपाईँको मुक्तक शैली शिल्प अत्यन्त बानकिलो छ तपाईँका यी हरफहरू रेडियोमा पनि बज्न सक्छन् है भनेर पूर्व सूचना दिएर तपाईँहरूको सिर्जनाहरूलाई यही कार्यक्रम बिम्ब प्रतिविम्बमा बोल्ने गरेको थिएँ अहिले फेरि मुख मिठाई मिठाई यही मुख त बोल्ने सुयोग जुर्यो यो यो मेरो मात्र होइन कि यो कार्यक्रम बिम्ब प्रतिविम्बको प्राप्ति हो नेपाली साहित्यमा मुक्तक विधाको प्राप्ति हो मैले चाहिँ यसरी बुझाएको छु है आजको यो दिनको भनौँ न आजको यो दिनको पृष्ठभूमिमा यो मुक्तक रहेको छ चार वर्ष अगाडिको यो मुक्तक पृष्ठभूमि यो चार वर्ष अगाडि आजको यो दिनको आधार भनौँ न चार वर्ष आज मुक्तकारको रूपमा कविको रूपमा यसरी अतिथि हुनुको श्रेय चाहिँ यही मुक्तकलाई जाने रहेछ नि त हजुर हजुर मैले यही भन्नु ल बधाई छ मुक्त किलो बधाई छ यो मुक्तकको दुनियाँमा यस्ता चोटिला पोटिला मुक्तकारहरूलाई भेटिराख्न पाऊ सुनिलजी मुक्तक सुन्दै जाउँ क्रमशः क्रमशः सुन्दै जाउँ एक दिन लेख्दा लेख्दै मलाई एउटा मुक्तकमा एउटा नौला प्रयोग गर्ने चाहिँ मनमा आयो त्यसको लागि चाहिँ म पहिला यो मुक्तक भन्छु अनि त्यसको बारेमा थोरै बताउनु विरह छ मनमा प्रेम गीत नगाउनु अब यो मनमा जुन झै नखुल्नु है तिमी विरह छ मनमा प्रेम गीत नगाउनु अब यो मनमा जुन झै नखुल्नु है तिमी बन्द छ मनको ढोका नधाउनु अब मेरो मनको बगैँचामा नडुल्नु है तिमी सम्झना बनेर कति सताउँछौ भन त सम्झना बनेर कति सताउँछौ भन त सक्छौ भने दिलको तस्बिर मेटेर जाऊ बिन्ती छ मलाई याद नआउनु अब तर मलाई कहिल्यै नभुल्नु है तिमी आहा सुन्दर यहाँ त प्रयोग गरे जस्तो लाग्यो नि तपाईँले मुक्तकमा यसमा प्रयोग यो पढ्दाखेरि त यो एउटा सुन्दाखेरि एउटा मुक्तक सुनिन्छ हजुर तर शैली शिल्प र विधि विधानका हिसाबले दुईटा मुक्तक हजुर दुईटा मुक्तकलाई मैले ठ्याक्क बिचमा स्याउ काटे जस्तो रहेछ नि हजुर त्यस्तै गरेर बनाएको छु मैले अब यसलाई छुट्टै छुट्टै स्वादबाट दुईटा आधा आधा गरेर दुईटा मुक्तक भनेर बुझ्न पनि सकिन्छ र सरल र वाचन गर्दाखेरि एउटै मुक्तक जस्तो पनि सुनिन्छ यो मलाई चाहिँ एउटा यसो मनमा विचार आयो र यो चाहिँ प्रयोग गरी हेरौँ त भन्ने चाहिँ मैले प्रयोग गरेँ र आजकल केही भाइ दुई चारजना भाइहरू हुनुहुन्छ अमृत समीर र विमल झा सौरभ तारनजितहरू हुनुहुन्छ उहाँहरूले पनि यो ट्रेन्डलाई पछ्याउनु भएको छ राम्रो राम्रो उहाँहरूले पनि यसमा यो नौलो प्रयोगलाई चाहिँ पछाएर चाहिँ निरन्तरता दिँदै हुनुहुन्छ अहिले चार वर्षको अन्तरालमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका मुक्त प्रतियोगिताहरूमा पनि पुरस्कार थापिसक्नु भयो त हजुर थापे सर यो पनि एउटा के भन्नु अब आफ्नो मेहनतको फल पनि हो साहित्यप्रतिको चाहिँ माया गर्नुहुने हाम्रो साहित्यिक मनहरूको ऊ पनि हो है मैले लेखेको उहाँहरूले मन पराइदिनु भयो दुई तिन ठाउँमा मैले प्रतियोगितामा भाग लिएँ कतै प्रथम र कतै द्वितीय हुने अवसर पनि पाए सुनिलजीसित लगभग तिन दर्जन भन्दा बढी मुक्तक छन् आजको यो वसाईमा मुक्तक चाहिँ अझ छिट छिटो आफ्नै शैली शिल्पले वाचन गर्दै जानु होला सुनाउ मुक्तक अमृतलाई पनि यदि बहन नदी थुनेर राखे थुनिलो हुन्छ आफ्नो औकात बुझेर परिधिमा रहे हर चिज गुनिलो हुन्छ अमृतलाई पनि यदि बहन नदी थुनेर राखे थुनिलो हुन्छ आफ्नो औकात बुझेर परिधिमा रहे हर चिज गुनिलो हुन्छ तर कञ्चन बग्ने नदीको स्वाद बदलिनु त नियति नै हो तर कञ्चन बग्ने नदीको स्वाद बदलिनु त नियति नै हो त्यही मिठो पानी समुद्रमा गएर आखिरमा नुनिलो हुन्छ सुन्दै जाउँ सुन्दै जाउँ हस् मनको सारा कारोबार त माया लिनु दिनुको हिसाबमा समेटिएको छ मेरो खुसीको आधार त तिम्रो सहमतिको जवाबमा समेटिएको छ मनको सारा कारोबार त माया लिनु दिनुको हिसाबमा समेटिएको छ मेरो खुसीको आधार त तिम्रो सहमतिको जवाबमा समेटिएको छ शिशिरले भन्यो यसपालि बसन्त बगैँचामा बहार नआउला सायद शिशिरले भन्यो यसपालि बसन्त बगैँचामा बहार नआउला सायद किनकि सारा बहार तिमीले शिरमा सिउरेको गुलाबमा समेटिएको छ सुनिलजीका मुक्तहरू क्रमशः हामीले सुनिराखेका छौँ सुनिलजी अब धुनलाई जोडौँ अलिकति कहिले तस्बिर कहिले फूल हेरी तिम्रो याद आयो जब जब भुल्न खोजे उत्ति खेरि तिम्रो याद आयो कहिले तस्बिर कहिले फूल हेरी तिम्रो याद आयो जब जब भुल्न खोजे उत्ति खेरी तिम्रो याद आयो आज मलाई यी ताराहरू माझ निधाउन मन थियो आज मलाई यी ताराहरू माझ निधाउन मन थियो जुनलाई देखे अनायासै फेरि तिम्रो याद किन किन तिम्रो तस्बिर मलाई किन किन तिम्रो तस्विर मलाई निको लाग्छ नबोलेर जति हेर्छौ उति हिसी लाग्छ आँध्यारोमा रात बिच तारा पिछे घुम्छ जुनलीमा जुन सित ओर्ली मुख चुम्छ किन किन तिम्रो तस्विर मलाई नि बोलाछ किन किन तिम्रो तस्विर मलाई निको लाग्छ त्यो सुन्दर तस्विरलाई निको मान्ने गायक हुनुहुन्छ गुलाम अली दीपक जङ्गमले साह्रै मिठो संगीत भर्नुभएको छ म बिबी शाहले लेख्नुभएका गीती हरफुनी आजको कार्यक्रम बिम्ब प्रतिविम्बको पुरै बसाईमा हुनुहुन्छ रोजा मुक्तकार सुनिल अधिकारीजी हुनुहुन्छ एक लास ठाउँमा साथी मेरे बंचा आत्मा म्यूझे पनि सेरा नाम कुर्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप रमाटो हो कुल्ची हिँडा हाँसी हाँसी यो छाती तिम्रै बाटो हो मेरो देह केही होइन केवल एक थोप रमाटो हो गालाको पाटोको लामो धर्सो त्यो घाउ होइन त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो त्यो त झरी सुकेको एक थोपा आँसुको टाटो हो अहिले यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुन्दै हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बमा यहाँहरूले आफ्ना मौलिक चोटिला र पोटिला मुक्त पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब पोस्ट बक्स नम्बर छ सय चौतिस रेडियो नेपाल काठमाडौँ र इमेल आईडी हो radio Pratibimba at Gmail dot com आफ्ना मुक्तकहरू सामाजिक सञ्जाल फेसबुकमा बिम्ब प्रतिविम्बको लाइक पेजमा लाइक गरी सजिलै पठाउन सक्नुहुन्छ हजुर यहाँहरू रेडियो नेपालको मुक्तकिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिविम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविम्बमा रोजा मुक्तकार अतिथि हुनुहुन्छ सुनिल अधिकारीजी आजको बिम्ब प्रतिविम्बको पुरै बसाईलाई पुग्ने मुक्तकिलो सातु सामल लिएर भएको छ अमृत किन चाहियो निरोगी काया भए पुग्छ अमृत किन चाहियो निरोगी काया भए पुग्छ अँध्यारोमा साथ दिने आफ्नै छाया भए पुग्छ हजार बाटो पनि कम लाग्ला छोडेर जानेलाई हजार बाटो पनि कम लाग्ला छोडेर जानेलाई साथ नछोड्नेलाई यहाँ एउटै माया भए पुग्छ साथ नछोड्नेलाई त यहाँ एउटै माया भए पुग्छ सुनिल अधिकारजीकै मुक्तक बोलिराखेको छु मैले फेरि मुक्तक क्रमलाई जोडौँ सुनिलजी हरेक कठिनाईमा तिम्रै अग्रसर अग्रसरता हुनुपर्छ हरेक कठिनाईमा तिम्रै अग्रसरता हुनुपर्छ रोकिनु हुँदैन पाइला निरन्तरता हुनुपर्छ हरेक कठिनाईमा तिम्रै अग्रसरता हुनुपर्छ रोकिनु हुँदैन पाइला निरन्तरता हुनुपर्छ जीवनमा सम्बन्ध चाहे थोरै किन नहोस् जीवनमा सम्बन्ध चाहे थोरै किन नहोस् जति छन् सम्बन्धमा जीवन्तता हुनुपर्छ सत्कर्म गर्ने चाहना सब मन पवित्रबाट उठोस् भलो गर्ने भावना अन्तकरण भित्रबाट उठोस् सत्कर्म गर्ने चाहना सब मन पवित्रबाट उठोस् भलो गर्ने भावना अन्तकरण भित्रबाट उठोस् अग्लो त छाया पनि हुन्छ मनले ठुलो हुनु अग्लो त छाया पनि हुन्छ मनले ठुलो हुनु बासना तिम्रो शरीर होइन चरित्रबाट उठोस् बासना तिम्रो शरीर होइन चरित्रबाट उठोस् सुन्दर सुन्दर अब धुनलाई जोडो कति श्रापित छ तिम्रो मान्छे मान्छे बनी जिएर हेर मैले जस्तै अपमानको विष तिमीले पनि पिएर हेर कति श्रापित छ तिम्रो मान्छे मान्छे बनी जिएर हेर मैले जस्तै अपमानको विष तिमीले पनि पिएर हेर जाबो एउटा मन दियो अट्टाइ नअटाइ पिर दियो जाबो एउटा मन दियो अट्टाइ नअटाइ पिर दियो कि दुःख नदेऊ प्रभु कि दुईटा मन पनि दिएर हेर साह्रै सुन्दर मुक्तक सुनाउनु भयो सुनिलजीका यी चार पङ्क्ति म फेरि दोहोऱ्याउँ दोहोऱ्याउँ लाग्यो धुन पनि यसैमा जोड्नु छ कति श्रापित छ तिम्रो मान्छे मान्छे बनी जिएर हेर कति श्रापित छ तिम्रो मान्छे मान्छे पनि जिएर हेर मैले जस्तै अपमानको विष तिमीले पनि पिएर हेर जाबो एउटा मन देऊ अटाई नअटाई पिर दिऊ जाबो एउटा मन देऊ अटाई नअटाई पिर दिऊ कि दुःख नदेऊ प्रभु कि दुईटा मन पनि दिएर हेर कि दुःख नदेऊ प्रभु कि दुईटा मन पनि दिएर हेर तिमीले पनि मजा माया दे रहेरा मायालुको सम्झनामा आफूलाई माया मायालुको सम्झनामा आफूलाई बिर्सिहेरा तिमीले पनि जा तिमीले पनि म जस्तै माया दिएर हेर त्यो माया दिएर सुमधुर गलाबाट हेर्नुभयो नारायण गोपालले भीमबे रागले आफैले संगीत भरेर लेख्नु भएको गीत हो यो सुनिल अधिकारीजीको मुक्तकिलो रोजाईमा यो गीत पनि हामीले चुटुक्क मिसाइसकेका छौं आजको बिम्ब प्रतिविम्बको बसाईमा गीतका मुखडाहरू मात्रै जोडिराखेका छौं बढी भन्दा बढी सुनिलजीकै मुक्तक सुनाउने रहर मेरो पनि हो सुनिलजी अब फेरि मुक्तक सुन्दै जाउँ प्रशोधन पछि मिसावटमा सुन मात्रै बाँकी रहला विरहको गीत पछि मिठो धुन मात्रै बाँकी रहला प्रशोधन पछि मिसावटमा सुन मात्रै बाँकी रहला विरहको गीत पछि मिठो धुन मात्रै बाँकी रहला म त चाहन्छु तिमी मेरा अवगुणहरू गन्दै जाऊ म त चाहन्छु तिमी मेरा अवगुणहरू गन्दै जाऊ खारिएर म भित्र एक दिन गुण मात्रै बाँकी रहला खारिएर म भित्र एक दिन गुण मात्रै बाँकी रहला सुन्दर सुन्दर सुन्दै जाऊ कसरी हिसाब बुझाउ मेरा आँसु रूपी जलहरूको अलिखित तिम्रा ती बाचा अघोषित ती छलहरूको कसरी हिसाब बुझाउ मेरा आँसु रूपी जलहरूको अलिखित तिम्रा ती बाचा अघोषित ती छलहरूको भन्नेहरू भन्छन् नै मायामा हिसाब हुन्न भनेर भन्नेहरू भन्छन् नै मायामा हिसाब हुन्न भनेर दुरुस्तै हिसाब छ तिमीसँग छुट्टिएको पलहरूको दुरुस्तै हिसाब छ तिमीसँग छुट्टिएको पलहरूको साथ दिइसकेथे आँसु छन् म तिमीलाई पुस्न थाले म तिमीलाई पुस्न थाले तिमी मलाई सके गइसकेको मात्र के थियो तिमी फर्कने दिन म हतारिँदै गर्न लागे तिमलाई हाँसेर विदा मात्र दिइसके थिए आँसु झरिसकेछन् ती अश्रुपूरित आँखाका भाका गाइराख्नु भएको छ तारादेवीले नातिकाजीले सुमधुर संगीत भर्नुभएको हो चाँदनी शाहले लेख्नुभएका गीती हुन् मुक्तकार सुनिल अधिकारीजीको मुक्तकिलो भावनामा यो गीत पनि हामीले चुटुक्क मिसाइसकेका छौं सुनिलजी मुक्तकलाई क्रमशः क्रमशः जोड्दै जाउँ तिमीले अनादर गर्दैमा मर्ने मेरो आस्था होइन खण्डहर जस्तै भत्किएर झर्ने मेरो आस्था होइन तिमीले अनादर गर्दैमा मर्ने मेरो आस्था होइन खण्डहर जस्तै भत्किएर झर्ने मेरो आस्था होइन मस्जिदमा उम्रिएको फूल मन्दिरमा चढोस् बरु मस्जिदमा उम्रिएको फूल मन्दिरमा चढोस् बरु फूलको भाग्यमा डहा गर्ने मेरो आस्था होइन फूलको भाग्यमा डहा गर्ने मेरो आस्था होइन हाँडा झर्दैन ममरे फूल झरे पनि काँडा झर्दैन म मरे पनि मेरो माया मर्दैन युगल गला दिनुभएको छ रविन शर्मा र तारा थापाले राम थापाले संगीत भर्नुभएको हो सुभाषचन्द्र ढुङ्गेलजीले लेख्नुभएका गीती हराफुन आजको बिम्ब प्रतिविम्बको बसाईका अतिथि हुनुहुन्छ रोजा मुक्तककार सुनिल अधिकारीजी हुनुहुन्छ मुक्तक जति चोटिला पोटिला लेख्नुहुन्छ मुक्तक चाहिँ छिटो छिटो पढ्नु पर्नेछ आज मुक्तक धेरै छन् ल मुक्तक सुन्दै <laughs> अरूको डहा गर्दै सिङ्गो उमेर गुजार्ने पनि देखे अर्काको रिसले आफ्नै घर बिगार्ने पनि देखे अरूको डहा गर्दै सिङ्गो उमेर गुजार्ने पनि देखे अर्काको रिसले आफ्नै घर बिगार्ने पनि देखे अनुभवकै कुरा नहो उमेर किन बित्नु पर्यो अनुभवकै कुरा नहो उमेर किन बित्नु पर्यो जीवन नबुझ्दै जीवनलाई संवार्ने पनि देखे जीवन नबुझ्दै जीवनलाई संवार्ने पनि देखे सुन्दर सुन्दै जाउँ नपोल्दो हो यदि सिस्नोले हातमा लिएर मार्थे मान्छेले नपोल्दो हो यदि सिस्नोले हातमा लिएर मार्थे मान्छेले पूजा किन गर्थे दन्त नभए सर्पलाई छाड्थे मान्छेले नपोल्दो हो यदि सिस्नोले हातमा लिएर मार्थे मान्छेले पूजा किन गर्थे दन्त नभए सर्पलाई छाड्थे मान्छेले अलिकति इख राख तब न कजाउन सक्नेछौ दुनियाँलाई अलिकति इख राख तब न कजाउन सक्नेछौ दुनियाँलाई कमजोर पाए टाउकोमा टेकेर जमिनमा गाड्थे मान्छेले सुन्दै जाउँ रातको आफ्नै महत्व छ गुजारा घामले मात्रै हुँदैन हो त रातको आफ्नै महत्व छ गुजारा घामले मात्र हुँदैन बिना प्रसङ्ग रावण रामायण पुरा रामले मात्रै हुँदैन दायाँ हातले दान दिँदा बायाँ हात अन्जान रहोस् दायाँ हातले दान दिँदा बायाँ हात अन्जान रहोस् खुसी यसरी पनि त मिल्छ सधैँ नामले मात्रै त हुँदैन खुसी यसरी पनि त मिल्छ सधैँ नामले मात्रै त हुँदैन हो नि सुन्दर सुन्दर मुक्तक कति लेख्नुभयो मुक्तक लगभग पाँच सयवटा जति पुग्न लाग्यो चार वर्षको अन्तराल चार वर्षको अन्तरालमा मुक्तको त कारखानै खोल्नु भएको छ त मेरो हिसाबले चाहिँ त थोरै जस्तो लाग्छ किनकि यहाँ दैनिक बिहान एउटा दिउँसो एउटा बेलुका एउटा लेख्नेहरू पनि हुनुहुन्छ दिनको तिन चारवटा चार पाँचवटा लेख्नेहरू पनि हुनुहुन्छ भनेपछि ब्रेकफास्ट लन्च डिनर मुक्तकमै हजुर त्यसमै गर्नु हुनेहरू पनि हुनुहुन्छ अव्यक्त सारा भावनाहरूले मूर्त रूप लिए जस्तो जन्मौको प्यास मानौ एकै घुटकोमा पिए जस्तो अव्यक्त सारा भावनाहरूले मूर्त रूप लिए जस्तो जन्मौको प्यास मानौ एकै घुटकोमा पिए जस्तो जिउने ढङ्ग नजान्दा जिन्दगी थोरै लाग्न सक्छ जिउने ढङ्ग नजान्दा जिन्दगी थोरै लाग्न सक्छ जान्नेलाई एकै जीवन हजार जीवन जिए जस्तो कसलाई के थाहा के लेखिएको छ तकदिरमा मसालमा उम्रेको फूल पनि चढेकै छ मन्दिरमा कसलाई के थाहा के लेखिएको छ तकदिरमा मसानमा उम्रिएको फूल पनि चढेकै छ मन्दिरमा भाग्य भरोसा बस्नेहरू मात्रै ठगिएको ठान्छन् पौरखमा रम्ने हात कहाँ बाँधिएको छ जन्जिरमा मस्जिद नहोस् मन्दिर नहोस् खुदा भगवान नहोस् सब समान होस् कोही गरिब अनि धनवान नहोस् मस्जिद नहोस् मन्दिर नहोस् खुदा भगवान नहोस् सब समान होस् कोही गरीब अनि धनवान नहोस् एउटै रेखा सबको हत्केलामा होस् मेहनतको एउटै रेखा सबको हत्केलामा होस् मेहनतको कोही गरीब मजदुर कोही सामन्ती बलवान नहोस् कोही गरिब कोही गरीब मजदुर कोही सामन्ती बलवान नहोस् सुन्दर सुन्दर सुन्दै जाऊ धुम्म दिन पनि खुल्छ आगमन सँगै बरसातको जसरी रातले संकेत दिन्छ त्यो सुनौलो प्रभातको धुम्म दिन पनि खुल्छ आगमन सँगै बरसातको जसरी रातले संकेत दिन्छ त्यो सुनौलो प्रभातको निराश नहुनु कदापि जीवनमा दुःख पर्यो भनेर अन्त्य आफैमा पहिलो कदम हो नयाँ सुरुवातको सुन्दर सुन्दर सुनिलजी आजको बिम्ब प्रतिबिम्बको पुरै बसाईमा यहाँकै बानकिला चोटिला पोटिला मुक्तक सुन्यौं मुक्तक यस्तो हुन्छ भनेर शैली शिल्पका बारेमा अब हामीले नाटीकुटी गर्नु आवश्यक रहेन अब आवश्यकता रहेन सबैभन्दा ठुलो कुरो भनेको लेखन हो सशक्त प्रतिभा हो मुक्तकका बारेमा बोल्नु भनेको स्वयंमा यी चोटिला पोटिला मुक्तक सुनाउनु नै एउटा सशक्त अभिव्यक्ति हो भनेर दोहोरो सम्वाद चाहिँ कम गरेर एकहोरो मुक्तक मात्रै सुनाउन आग्रह गरे मैले अब विदा माग्नुपर्छ घर देश परदेश जतासुकै सुनिलजीका आफ्ना आफन्त पनि हुनुहुन्छ रेडियो नेपालबाट प्रसारित मुक्तकिलो कार्यक्रम कार्यक्रम बिम्ब प्रतिविम्बका श्रोताहरू हुनुहुन्छ मौका मिल्दाखेरि रेडियो घुमाउँदै जाँदाखेरि सुन्ने त्यस्ता श्रोताहरूले पनि सुनिलजीको आवाज सुनेपछि यो सोमबार राति त सुन्नै पर्ने रहेछ भन्ने एउटा आभास पनि त मिलेको छ नि आज हजुर पक्कै के भन्नुहुन्छ सबै श्रोताहरूसित अब विदा माग्नु पर्छ एउटा धुन त पछि जोडौँला नै हजुर सबभन्दा पहिले त म रमेश सरलाई धन्यवाद दिन चाहन्छु मलाई रेडियो नेपालसम्म आएर आफ्नो मुक्तकहरू बोल्ने र आफ्ना केही मनका कुराहरू राख्ने यस्तो अवसर दिनुभयो मैले भनिहालेँ मलाई यो मेरो पहिलो मुक्तक नै उहाँले यसरी चुटुक्क उठाएर नबोलिदिनु भएको भए सायद म त्यो मुक्तकै भिडमा कतै हराउँथेँ कि मुक्तकारहरूकै भिडमा यो महासागरमा कतै हराउँथे कि तर उहाँले यसरी बोल्नु हुँदाखेरि कमसेकम मेरो लेखाइमा केही त रहेछ भन्ने एउटा चाहिँ मलाई लाग्यो केही ऊर्जा विश्वास पलायो निकै ऊर्जा पनि पाएँ मैले यही मुक्तक चार वर्ष अगाडि यही लेखेको पहिलो मुक्तकले चाहिँ मलाई एउटा पहिचान पथमा चाहिँ मुक्त पथमा चाहिँ अगाडि बढ्ने एउटा हौसला मिलेको छ यसको लागि म साँच्चै नै आफ्नो हृदयको गहिराईदेखि नै सबभन्दा पहिले त रमेश सरलाई नै धन्यवाद दिन चाहन्छु र मैले जे जति लेखेँ अहिलेसम्म सबै आफ्नो मनको भावनाहरू लेखेँ मनको भावना मात्रै लेखेको भए यति बानकिला यति गमिला हजुर मुक्तक हुन्थेनन् र निकै गहन भावमा लिएर लेख्नुभएका मुक्तक हुन् भन्ने कुरा चाहिँ आज तपाईँको मुक्तक सुन्ने मुक्तकिला मनहरूले पनि बुझिहाल्नुहुन्छ नि हजुर यसै गरी अब आइन्दा अरू आउने दिनहरूमा पनि मेरो मुक्तकलाई सुनेर चाहिँ माया गरिदिनु होला सुनिदिनु होला पढिदिनु होला भन्ने चाहिँ मैले आशा लिएको छु अब धेरै त के बोलौँ सुनिलजी व्यस्त समयका बावजुद पनि रेडियो नेपालको आँगन टेक्नुभयो र यो चार वर्षको अन्तरालमा तपाईँले मुक्तकमा छलाङै मार्नुभएको भन्नुपर्छ तपाईँकै यी चार पङ्क्ति बोल्छु र चुटुक एउटा धुन पनि जोडेर विदा माग्नुपर्छ अब जिउँदै नर्क भोगिरहे स्वर्ग देख्ने लोभको भरमा जिउँदै नर्क भोगिरहे स्वर्ग देख्ने लोभको भरमा दानव बन्ने हौसला थिएन मान्छे बने रहरमा पत्थर भए देवता भनेर पुज्थे होलान् सायद पत्थर भए त देवता भनेर पुज्थे होलान् सायद मूल्यहीन भएछु मान्छे बनेर ढुङ्गाको सहरमा मूल्यहीन भएछु म त मान्छे बनेर ढुङ्गाको सहरमा पत्थरको मुटु तिमी अन्तै सारे पछि पत्थरको मुटु तिमी अन्तै सारे पछि रसाउँछन् दुबै आँखा साझ परे पछि रसाउँछन् दुबै आँखा सब साझ परे पछि पत्थरको मुटु बनाई तिमी अन्तै सरेपछि रसाउँछन् दुवै आँखा जब साँझ परेपछि साँझ मात्र होइन आधा रात पर्न लागिसकेको छ प्रदीपराज पाण्डेले साह्रै मिठो गला दिनुभएको छ सुशील विश्वकर्माजीले संगीत भर्नुभएको हो शम्भु कुमार मिलनजीका गजल शेर हुने पत्थरको मुटु बनाई तिमी अन्तै सरेपछि रसाउँछन् दुवै आँखा जब साँझ परेपछि सुनिलजीले नसुन्नु भएको गजल उहाँलाई नै सरप्राइज दिने किसिमले मैले चुटुक्क मिसाएको छु आजको बिम्ब प्रतिविम्बको मुक्तकिलो बसाईमा रहनुभयो रोजा मुक्तकार सुनिल अधिकारीजी उहाँको मुक्तकिलो यात्रा निरन्तर अगाडि बढोस् कतै पनि ठेस नलागोस् भन्दै प्राविधिक साथी देवकी भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रम बिम्ब प्रतिबिम्बबाट म रमेश पौडेल पनि ओजेलिन्छु हवस् त यहाँहरूको मिठो निद्रा सपनीको सहित नमस्कार शुभरात्री तिमी छैनौ रे गयो टाढा कता कता भाभो तिमी छैनौ रे गयो टाढा कता कता गयो टाढा कता कता गयो टाढा कता कता गयो टाढा कता कता भयो शून्य गाउने आजा तिमले सागु तारे पछि भयो शून्य गाउने आजा तिमले सागु तारे पछि रसाउँछन् दुबै आँखा जब साँझ परे पछि रसाउँछन् दुबै आँखा अब साँझ पारे पछि तिमीलाई नपाउँदा सकिन थम्न आफ्नो मन तिमीलाई नपाउँदा तिमीलाई नपाउँदा तिमीलाई नपाउँदा तिमीलाई न साउने भेल झ्यासु फुलिएर झारे पछि साउने भेल झ्यासु फुलिएर झारे पछि रसाउँछन् दुबैयाका साथ पार पाछे रसाऊ छन्दुबयाखा जब साथ पार पाछे उज्यालो पूर्णिमाको रात मेरो लागि अँध्यारो भो उज्यालो पूर्णिमाको रात मेरो लागि अँध्यारो भो मेरो लागि अँध्यारो मेरो लागि आधारो हो मेरो लागि आधारो हो निराशा छायो जीवनमा विश्वासघात पछि निराशा छायो जीवनमा विश्वासघात पछि रसाउँछन् दुवै आँखा सब साथ साझ परेपछि रसाउँछन् दुवै आँखा सब साथ साझ परेपछि पत्थरको मुटु बनाई तिमी अन्तै सारे पार